भन्ने ठाउँका देवबहादुर सिंहको घरबाट पाँचवटा बोरामा लुकाई छिपाई राखेको पञ्चानब्बे किलो चरेस बरामद गरेको हो प्रहरीको लागु औषध ओसार पसार तथा बिक्री वितरण नियन्त्रण अपरेशन अन्तर्गत गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले निज सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताएका छन् क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको नेतृत्वमा गएको टोलीले चरेस बरामद गरेको हो प्रहरीले चरेस भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि पक्राउ गरेको छ डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वन धमाधम फडानी हुन थालेपछि राष्ट्रिय जनमोर्चा डोटीले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ पत्रकार सम्मेलन गर्दै जनमोर्चाले पत्रकारले सार्वजनिक गरेका समाचारबाट सत्य तथ्य बाहिर आएको भन्दै वन फडानीमा संलग्नलाई कार्यवाहीको माग गरेको छ प्रमुख जिल्ला अधिकारी मार्फत कार्यवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौं पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले भने अख्तियार सचेतना केन्द्र र प्राकृतिक स्रोत तथा साधन समितिलाई पनि ज्ञापन पत्र बुझाउँदैछौ केन्द्रीय सदस्य भट्टले कर्मचारीको प्रत्यक्ष संलग्नतामा वन फडानी भएको आरोप लगाएका छन् जिल्ला वन अधिकृत बद्री कुमार कार्मीले बारे आफूलाई कुनै जानकारी नभएको दावी गरेका छन् बझाङमा बालबालिकाको जन्म दर्ता गराउने क्रम अहिले बढ़ेको छ यसअघि नगराएकाले पनि आफ्ना सन्तानको जन्म दर्ता गराउन थालेका छन् बझाङमा एक आमा पाँच वर्ष मुनिका दुई सन्तानलाई सरकारले बाल पोषण भत्ता दिने भएपछि जन्म दर्ता गराउनेको संख्या बढ़ेको हो जिल्लाका एक नगरपालिका र बयालिस गाविस कार्यालयमा अहिले जन्मदर्ता गराउन आउनेको संख्या बढ़ेको छ बाल पोषण भत्ता पाउन बालबालिकाको जन्म दर्ता गर्नुपर्ने बुवा आमाको नागरिकताको प्रतिलिपि गाविस तथा नगरपालिकाको कार्यालयमा उपलब्ध गराउनुपर्ने भएपछि नागरिकता नबनाएका अभिभावकहरू पनि बनाउन लागेका छनृ अहिले नागरिकता बनाउनेको संख्यामा पनि बढ़ेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ जन्म दर्ता गरे पनि ढिलो गर्ने गरेका अभिभावकले अहिले आफ्ना सबै सन्तानको जन्म दर्ता गराउन थालेका हुन् अहिले जन्म दर्ता गराउनेको संख्या पचास प्रतिशतले बढ़ेको मटला गाविसका सचिव रेवती रमण जोशीले बताएका छनृ चौसठीौं विश्व कुष्ठरोग दिवस डडेलधुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ समयमा नै कुष्ठरोगको उपचार गरौं अपाङ्गता हुनबाट बचौं भन्ने नाराका साथ दिवस मनाइएको हो दिवसको अवसरमा सचेतनामूलक र्याली निकालिएको छ उग्रतरा स्वास्थ्य चौकीदेखि शुरू भएको र्याली पोखरा बजार परिक्रमा गरी पुनः स्वास्थ्य चौकीमा नै पुर्याएर समापन गरिएको थियो र्यालीमा सहभागीहरूले कुष्ठरोग सम्बन्धी जनचेतनामूलक प्ले कार्डहरू बोकेका थिए भने पर्सा पम्पलेटहरू पनि वितरण गरिएको छ यसैबीच जिल्लामा कुष्ठरोग अझै निवारण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ स्वास्थ्य कार्यालय दुराको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा नौजना कुष्ठरोगीहरू रहेका छन् जसमध्ये सर्ने खालको कुष्ठरोग भएका सातजना र नसर्ने खालको कुष्ठरोग भएका दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर सुरज सूरज खड्काले जानकारी दिएका छन् कुष्ठरोग एक प्रकारको जीर्ण संक्रमण हो यो रोग ब्याक्ट्रोनियम लेप्रे र माइक्रोब्याक्टोरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणको कारणले लाग्ने गर्दछ कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ कतिपय प्रभावित मानिसहरूको चेतनाको अभावमा उपचारमा हेलचेक्राई गर्दा बिरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ वन मन्त्री शंकर भण्डारीले स्थानीय निकायको निर्वाचन गराउन वर्तमान सरकार दृढ रहेको बताएका छन् हिजो धनगढ़ीमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भण्डारीले प्रतिपक्षी दलले बाहिर जे जस्तो हल्ला गरे पनि सरकार स्थानीय निकायको चुनाव गराउनबाट पछि नहट्ने बताएका छन् उनले निर्वाचन गराउनका लागि विवाद मिलाउन पनि आवश्यक रहेकाले त्यसका लागि सरकारले सहमतिको प्रयास गरिरहेको उल्लेख गरेका छन् भण्डारीले सरकारको नियम कानूनले मात्रै निर्वाचन नहुने भएकाले दलीय सहमतिको पहल भइरहेको र यो आवश्यक पनि रहेको बताएका छन् पत्रकारको जिज्ञासामा जवाबमा मन्त्री भण्डारीले सुदूरपश्चिमका वन तथा भू संरक्षण कार्यालयहरूमा मात्र दरबन्दी रिक्त नभई देशभरि नै दरबन्दी अनुसारको कर्मचारी नरहेको बताएका छन् लोकसेवा आयोग मार्फत रिक्त दरबन्दी पूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको उनले बताएका छन् यस्तै अर्को जिज्ञासामा भण्डारले पाँच वर्षभित्र मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको बताएका छन् मन्त्री भण्डारीले मुलुकमा वन अतिक्रमण तीव्र रूपमा भइरहेको भन्दै राष्ट्रिय गौरवको आयोजना बाहेक अन्य प्रयोजनका लागि वन क्षेत्रको भूमि जताभावी दिन नमिल्ने बताएका छन् यसैबीच धनगढ़ीमै हिजो आयोजित सर्योदय शान्ति पदयात्रा कार्यक्रममा मन्त्री भण्डारीले नेपाल बहुधार्मिक बहुसांस्कृतिक मान्यता बोकेको मुलुक रहेको बताएका छन् उनले सर्योदय शान्ति पदयात्राले एक आपसमा सहयोगका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छनृ पूर्वको इलाम कमल जेउडाका जीवन लामाले पश्चिम डोटीमा आएर तरकारी तथा जड़ीबुटी खेती गरेका छन् दिपालमा रहेको दिल्पेश्वर मठभित्रको खाली जमिनमा उनले तरकारी तथा जड़ीबुटी खेती गरेका हुन् लामाले पहिले बाँझो रहेको मठको बाँझो जमिनमा अहिले काउली टमाटर भिन्टी रायो करेला च्याउ लौका काँक्रो गाजर सलगम लगायतका तरकारी लगाएका छन् यस्तै चिराइतो हलचुर कुरिलो सहितका जडीबुटीको पनि उनले खेती गरेका छन् कृषि पेसामा आफूलाई निकै रुचि रहेको बताउँदै लामाले भने मैले चौध वर्ष चिया बगैँचामा खेती गरे यहाँका बासिन्दाले सहयोग गरे डोटीलाई पनि म इलामको चिया बगैँचा जस्तै हरियाली बनाएर छोड्छु कामका लागि मलेसिया कतार तथा साउदी अरबमा सात सात वर्ष पसिना बगाएका लामा अर्काको देशमा पसिना चुहाउनु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ दिपायल आएको बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीमा धमाधमपूर्ण खोप सुनिश्चित गाविस घोषणा भइरहँदा जिल्लाका एक गाउँका बालबालिकाले अहिलेसम्म कुनै पनि खोप पाउन सकेका छैनन् प्राथमिक स्वास्थ्य चौकीसम्म पुग्न कठिनाई हुने र गाउँमा स्वयंसेविका नभएका कारण रतनपुर गाविस स्थित मोहना नदी पारेको विकट गाउँ हौसलपुरका बालबालिका खोप पाउनबाट वञ्चित भएका हुन् आफ्नै देशको विद्यालयमा पढ्न नपाएका भविष्यका कर्णधार अहिलेसम्म कुनै खोप पनि पाउन नसकेको स्थानीयले बताएका छन् गाउँमा महिला स्वास्थ्य स्वयंसेविका नभएका कारण बालबालिकाले कुनै पनि खोप पाउन नसकेको स्थानीय नीता चौधरीले सुनाएकी छिन् उनले गाविसमा रहेको स्वास्थ्य चौकी मार्फत प्रदान हुने कुनै पनि सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गरिन् जन्मेदेखि तेइस महिना मुनिका बालबालिकालाई विभिन्न रोगबाट बचाउनका लागि BCG DPT hepatitis B PCB polio धादुरा रुबेला जापानिज इन्सेफ्लाइटिस लगायत एघार प्रकारका खोप दिइनु पर्दछ यी सबै खोप नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै आए पनि हौसलपुरमा कुनै पनि खोप बच्चाले नपाएको स्थानीयले बताएका छन् खोप नपाउँदा आफ्ना सन्तानहरूमा विभिन्न रोगको संक्रमण उच्च खतरा रहेको उनले बताएका छन् पहिले थाहा नभए पनि अचेल खोप लगाउनुपर्ने पर्ने थाहा हुँदाहुँदै पनि बालबालिकाहरूलाई खोप दिलाउन नसकेको स्थानीय शोभा चौधरीले बताएका छन् हौसलपुरका त्याइस घरदुरीमा एक्काउन्न जना भन्दा बढ़ी बालबालिका रहेका छन् कतिपय बच्चा खोप नपाएरे हुर्किएका छन् भने कतिपय अझै खोप पाउने उमेर समूहमा रहेको जनाइएको छ गाविसको हरेक वडामा स्वास्थ्य सेवा सुविधाका लागि कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका रहने प्रावधान छ वडा नम्बर पाँच वडा नम्बर नौमा पर्ने हौसलपुरवासीले महिला स्वास्थ्य स्वयंसेविका पनि नपाएको गुनासो गरेका छन् स्वास्थ्य सेवामा पहुँच नभएपछि गाउँका गर्भवती महिलाहरू गर्भजाँ समेत गराउन नपाएको बताइएको छ गाउँभरिका महिलाहरू घरमै सुत्केरी हुने गरेको बताइएको छ गाविसका एकजना पनि बालबालिका खोप पाउनबाट छुट्न नहुने लक्ष्य राखिए पनि सिंगो गाउँकै बच्चाहरू खोपबाट वञ्चित हुँदै आउनु दुःखद रहेको रतनपुर गाविसका सचिव सन्तोष कुमार चौधरीले बताएका छनृ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा एघार र बाह्रको वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा बाह्रको परीक्षा आगामी वैशाख दस गतेदेखि शुरू हुनेछ त्यस्तै कक्षा एघारको परीक्षा वैशाख चौबिस गतेदेखि शुरू हुनेछ कक्षा एघारको परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने बाह्र कक्षाको वैशाख बाइस गते सकिनेछ सँगै परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरूलाई समयमै परीक्षा आवेदन फारम भर्न सूचना प्रकाशित समेत गरेको छ दुई हजार चौहत्तर सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फारम भरिसक्नुपर्नेछ उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन पन्ध्र गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् बैतडीमा आयोजित शहीद दशरथ चन्द स्मृति यु आमन्त्रण क्रिकेटको उपाधि निङलासेनी क्रिकेट क्लब एनसीसीले हात पारेको छ हिजो सम्पन्न फाइनल खेलमा यङ स्टार क्रिकेट क्लब मेलौलीलाई अडचालिस रनले स्तब्ध पार्दै एनसीसीले उपाधि हात पारेको हो बुढाबाजी क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेका निङलासेनीले निर्धारित चालिस ओभरमा खडक बोहराको नट आउट एक सय चौध रनको मद्दतले तीन विकेटको क्षतिमा दुई सय पचहत्तर रन बनायो दुई सय छहत्तर रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको युङ स्टार पैंतिस दशमलव तीन ओभरमा दुई सय सत्ताइस रन बनाउँदा त्यतिमै सीमित हुन पुग्यो च्याम्पियन भएसँगै निङ्ला सैनीले पचास हजार उपविजेता यङ स्टारले पच्चिस हजार पुरस्कार पाएका छन् यस्तै प्रतियोगिताभर तीन सय सत्ताइस रन तथा बाह्र विकेट हात पारेका युङ स्टारका Prakash Singh man of the series भएसँगै पाँच हजार पुरस्कार पाएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ